चार बुधे सहमतिपछि यातायात व्यवसाय बीचको विवाह सात दिनका लागि टुङ्गियो आजदेखि यातायातका साधनहरू चल्ने आज शहीद भीमदत्त पन्तको चौसठी स्मृति दिवस मनाइँदै दिवसको अवसरमा छात्रवृत्ति वितरण र उत्कृष्ट किसानलाई अभिनन्दन गरिने रोजगारीका लागि भारतमा जाँदा अनिवार्य रूपमा परिचय पत्र बोक्नुपर्ने भारतको गणतन्त्र दिवसको सुरक्षालाई मध्यनजर गरेर यस्तो गरिएको प्रहरीको भनाई र बाहिर रहेका बालबालिकालाई विद्यालय भर्नका लागि पहल गर्ने र सोको प्रगति विवरण तयार गर्ने भनेका संस्थाहरू चुपचाप जिम्मा लिएको कामको व्यवस्था गर्दा जिल्ला शिक्षालाई समस्या प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सुदूरपश्चिम व्यवसायी समिति र बढी मालिका यातायात सेवा प्रणाली बीच भएको विवाद सात दिनका लागि टुङ्गिएको छ जिल्ला प्रशासन कार्यालय कैलालीमा हिजो साँझ बसेको सर्वदलीय सर्वपक्षीय बैठकले दुई व्यवसाय बीच भएको विवाद टुङ्ग्याएको हो सर्वदलीय सर्वपक्षीय बैठकमा दुई व्यवसाय समिति बीच सहमति भएसँगै आजदेखि यातायात सुचारू हुने भएको छ आठ यातायात व्यवसाय समितिका गाडी सुचारू भए पनि सात दिनसम्मका लागि बढीमालिका यातायात सेवा प्रणालीका गाडी भने बन्द हुने सहमति भएको छ बैठकले बढीमालिका यातायात सेवा प्रणालीका सम्बन्धित व्यक्तिलाई बोलाएर यातायात व्यवस्था समितिको बैठक बस्ने निर्णय गरेको छ त्यस्तै बैठकले पक्राउ परेका पाँचजना मजदुरलाई रिहाई गर्ने बढीमालिका यातायात सेवा प्रणाली दर्ता भएका कागजात पेश गर्नुपर्ने लगायतका चार निर्णय गरेको छ कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले वैधानिक रूपमा इजाजत लिएको भए सो स्फूर्त रूपमा गाडी चल्न पाउनुपर्ने बताउनु भएको छ बढीमालीका यातायात सेवा प्रणालीका सम्बन्धित व्यक्तिलाई सात दिनमा बोलाएर बैठक बसेपछि त्यसको टुङ्गो लाग्ने भन्दै उहाँले कानून सम्बद्ध सम्पूर्ण कागज पुर्याएको छ भने कसैले पनि रोक्न नसक्ने बताउनुभयो राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष हरि रेग्मीले स्वच्छ प्रतिस्पर्धामा कसैले कसैलाई अवरोध गर्न नहुने धारणा राख्नुभयो कानून सम्बद्ध प्रक्रिया पुगेको छ भने स्वस्फूर्त रूपमा चल्न दिनुपर्ने उहाँले बताउनुभयो छलफल कार्यक्रममा सुदूरपश्चिम यातायात बस व्यवसायी समितिका अध्यक्ष टेकराज जोशीले पुराना गाडी ल्याएर मजदुरहरूको रोजीरोटी खोज्ने काम गरेको आरोप लगाउनु भएको छ बढीमालीका यातायात सेवा प्रणालीका अध्यक्ष जयबहादुर खड्काले प्रतिस्पर्धाको समयमा सुदूरपश्चिमका जनतालाई सेवा दिनका लागि बस सेवा सुचारू गरेको बताउनु भएको छ आज शहीद भीमदत्त पन्तको चौसठी स्मृति दिवस मनाइने भएको छ विविध कार्यक्रम गरी पन्तको सम्झनामा दिवस मनाइन लागि हो किसान युद्धका रूपमा चिनिने पन्तको विक्रमसम्म दुई हजार दस रावण सत्र गते टाउको काटी हत्या गरिएको भन्ने गरिन्छ सोही सम्झनामा शहीद भीमदत्त स्मृति प्रतिष्ठानले स्मृति दिवस मनाउँदै आएको छ स्मृति दिवसको अवसरमा आज बिहान अहिले सात बजे डडेलधुरा बागबजार स्थित पन्तको शालिगमा माल्यार्पण गरिनेछ भने साढे सात बजी उपक्षेत्रीय अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिनेछ यस्तै मध्याह बाह्र बजी छात्रवृत्ति वितरण गरिने र उत्कृष्ट किसानलाई अभिनन्दन गरिने शहीद भीमदत्त स्मृति प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद भट्टले जानकारी दिनुभएको छ केही वर्ष यतादेखि प्रतिष्ठान नियमित रूपमा यस्ता कार्यक्रमहरू गर्दै आएको छ प्रतिष्ठानले लामो समयदेखि शहीद पन्तको स्मृति दिवस मनाउँदै आएको भए पनि गएको वर्षको फागुन उन्नाइस गते बुधबारका दिन मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व नेतृत्वको सरकारले औपचारिक रूपमा भीमदत्त पन्तलाई शहीद घोषणा गरेको थियो रोजगारीका साथै अन्य कामका लागि पनि भारत जाने नेपालीहरूले अब परिचय पत्र बोकेर मात्रै भारत जानुपर्ने भएको छ भारतको दिल्ली मुम्बई लगायत अन्य स्थानमा जाँदा अनिवार्य रूपमा परिचय पत्र बोक्नुपर्ने भएको हो साउन एकतिस गते अर्थात अगस्त पन्ध्र तारिकका दिन भारतमा मनाइने गणतन्त्र दिवसको सुरक्षालाई मध्यनजर गर्दै परिचय पत्र बोक्न अनिवार्य गरिएको हो भारतको झुलाघाट पिथौरागढ र धारचुला बाहेकका स्थानबाट जाने नेपाली नागरिकले परिचय पत्र बोकेमा मात्र भारत प्रवेश गर्न पाइनेछ यदि परिचय खुल्ने कुनै परिचय पत्र बोकेको नपाइएमा भारत प्रवेश गर्न प्रतिबन्ध लगाइने भारतीय सुरक्षा निकायलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ नयाँ शैक्षिक सत्रसँगै डडेलधुरामा विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाहरूलाई विद्यालयमा ल्याउने अभियानमा पहल गर्ने शिक्षाको क्षेत्रमा काम गर्ने जिल्लाका विभिन्न गैर सरकारी कार्यालयहरूले संयुक्त निर्णय गरेका भए पनि काम नगर्दा समस्या भएको छ गएको चैत्र अठाइस गते जिल्ला शिक्षा कार्यालयमा शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न आठवटा गैर सरकारी संस्थाहरूले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्नाको लागि विशेष पहल गर्ने र त्यसपछिको प्रगति विवरण जेठ मसान्तसम्ममा जिल्ला शिक्षा कार्यालयलाई बुझाउने निर्णय गरेका थिए तर उनीहरूले अहिलेसम्म सोको विवरण बुझाएका छैनन् जेठ मसान्तसम्म प्रगति विवरण बुझाएर समीक्षा गर्ने सहमति गरेका किडार्क नेपाल महिला मुक्ति समाज नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ इकार्स नेपाल हर्मस डडेलद्वारा एकीकृत विकास समाज रुडुक र एमपीडीएसले त्यसपछि पनि असार मसन्तसम्ममा बुझाउने निर्णय गरेको भए पनि अहिलेसम्म पनि विवरण नबुझाएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ काम गर्ने भनेर निर्णय गरे पनि अहिलेसम्म पनि कामको विवरण नबुझाउँदा आफूहरूलाई समस्या भएको जिल्ला शिक्षा अधिकारी दुर्गादत्त विश्वले बताउनु भएको छ यसअघिको तथ्याङ्क अनुसार आठ सय सोह्रजना बालबालिकाहरू विद्यालय बाहिर रहेका र भर्ना अभियानपछि बालबालिकाहरू विद्यालयमा भर्ना भए नभएको विवरण उनीहरूले बुझाउने निर्णय भए पनि अहिलेसम्म कुनै पनि संस्थाले विवरण नबुझाएको उहाँले बताउनु भएको छ काम गरेको विवरण बुझाउन उहाँले ती संस्थाहरूलाई आग्रह गर्नु भएको छ सहकार्य र जानकारी नै नगरी काम गरेको देखाउन खोजेको भन्दै गैर सरकारी संस्था युवा अभियानको वार्षिक अन्तर्क्रिया कार्यक्रम स्थगित गरिएको छ उक्त संस्थाले युथ स्कोर कार्ड सम्बन्धी गरेको सर्वेक्षण प्रतिवेदन सहित अन्य चारवटा कामहरूको विवरणबारे जानकारी गराउनको लागि आयोजित उक्त अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले उसले गरेका कामहरूको बारेमा कसैलाई पनि जानकारी नभएको भन्दै विश्वास गर्न नसकिने भन्दै हिजो डलिद्रा सदरमुकाममा आयोजित कार्यक्रम नै स्थगित भएको हो उक्त युवा अभियानले कार्यक्रममा सर्वेक्षण गरेको जानकारी गराउँदा जिल्लाका राजनीतिक दल पत्रकार गरी सरकारी संस्थाका प्रतिनिधि युवा लगायतले संस्थाले गरेका कामहरूबारे केही जानकारी नभएको भनेपछि आयोजित कार्यक्रम स्थगित भएको हो युवा अभियानका संयोजक निरज न्यौपानेले भने जिल्ला विकास समितिलाई जानकारी गराएर कामहरू गरेको बताएका छन् हिजो बिहान एकपटक कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रममा सहभागीहरूले सर्वेक्षण गरेको बारे विवरण माग गरेपछि दिउँसो पुनः सलफल आयोजना गरिएकोमा विकास समितिले व्यवस्था गर्दा हिजोको छलफल स्थगित भएको हो संस्थाका संयोजक न्युपानेले जिल्ला विकास समितिलाई अहिलेसम्म गरेका कामहरूको विवरण बुझाइएको र उक्त विवरणहरू हराएको भन्दै जिल्ला विकास समितिका सूचना अधिकारी कृष्णदेव जोशीले ती विवरणहरू नदिँदा दुईपटक आयोजित छलफल स्थगित भएको जनाइएको छ तर जिल्ला विकास समितिका सूचना अधिकारी जोशीले भने आधिकारिक रूपमा जिल्ला विकास समितिलाई पत्र पठाउनका साथै सम्पूर्ण विवरणहरू कार्यालयमा पेश गरेमा मात्रै कार्यक्रममा उपस्थित हुने बताएका छन् संस्थाका संयोजक न्युपानीले संस्था मार्फत गरिएका सबै विवरणहरू सहभागीहरूलाई उपलब्ध गराए पनि जिल्ला विकास समितिले व्यवस्था गरेको आरोप लगाउनु भएको छ कार्यक्रममा सहभागी युवाहरूले जिल्लाका युवाहरूको क्षेत्रमा काम गर्ने संस्थाहरूले गर्ने गरेका कुनै पनि कामहरूबारे थाहा नपाउने गरेको गुनासो गरेका छन् तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ शुक्लाफाटा वन्यजन्तु आरक्षमा विश्वमै दुर्लभ मानिएको पाटेबाग सुधारोन्मुख अवस्थामा रहेको छ चोरी सिकारी नियन्त्रणका लागि प्रतिरोध इकाई गठन परिचालन बाजेबाको प्रशस्त हरा र बस्नका लागि उपयुक्त ठाउँको व्यवस्था गरिएपछि आरक्षमा बाघको संख्या पछिल्लो केही वर्ष यतादेखि सुधारोन्मुख अवस्थामा पुगेको हो आरक्ष र वरपरका क्षेत्रमा पार्टी बाघको वासस्थानका रूपमा रहेको घना पतझर जंगल सदाबहार वन घाँसे मैदान सालको वन तुन्द्रा वन र उष्ण प्रदेशीय खुल्ला वनले गर्दा बाघ संरक्षणमा टेउ पुगेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाटा संरक्षण कार्यक्रमका अधिकृत अनिल प्रसाईले बताउनु भएको छ उहाँका अनुसार गत माघ महिनादेखि फागुन महिनासम्म सञ्चालित छ्यालिस जोडी क्यामेरा बीसभन्दा बढी प्राविधिकको टोली र हात्तीको सहायताले गरिएको गणनामा आरक्षमा छ पोथी र नौ भारी गरी पन्ध्रवटा वयस्क पाटे बाघ फेला परेका छन् डोटीको बगरपाटा गाविसमा जंगली जनावरले पाक्न लागेको मकै नष्ट गर्दा किसान चिन्तित भएका छन् वर्षभरि खाने मकै बाली भँदेल र बाँदरले नष्ट गर्न थालेपछि त्यहाँका किसानहरू चिन्तित भएका हुन् सो गाविसका गोपघाट आमडोरा सिमार लगायतका अन्य गाउँहरूमा पनि बँदेल र बाँदरले मकै बाली नष्ट गरेको गोपघाटका स्थानीय गणेश भरायरले जानकारी दिनुभयो यस्तै उता बैतडीको तल्लो सुरार क्षेत्रमा बँदेलले किसानले लगाएको मकै बालीमा क्षति पुर्याएको छ उक्त क्षेत्रका अधिकांश गाविसमा रातिको समयमा आएर बँदेलले मकै खाने मकैका बोट भाँचेर छोड्ने गरेको महाकाली गाविसका किसान रनिचन्दले जानकारी दिनुभएको छ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी कञ्चनपुरले सिटिभिटीबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूले मनपरी शुल्क वृद्धि गरेको भन्दै शुल्क वृद्धि तत्काल रोक्नुपर्ने माग गरेको छ पछिल्लो समय शिक्षा क्षेत्रमा देखिएको विकृतिप्रति गम्भीर ध्यान आकर्षण भएको भन्दै अखिल क्रान्तिकारी कञ्चनपुरले हिजो एक प्रेस विज्ञप्ति निकाल्दै समस्याहरूको समाधानको माग गरेको छ अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश जप्रेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सिटिभिटीबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूले मनपरी शुल्क वृद्धि गरेको भन्दै शुल्क वृद्धि तत्काल तत्काल रोक्नुपर्ने लगायतका पाँच बुधे माग राखिएको छ जोटीमा बन्ने स्थानीय तहको संरचनालाई लिएर विभाजित भएका डोटीका राजनीतिक दलहरूले एकै ठाउँमा उभिने संकेत गरेका छन् केन्द्रबाट तोकिएर आएको छ तहको स्थानीय संरचनालाई लिएर पक्ष र विपक्षमा विश्लेषण गर्दै आएका डोटीका सक्रिय राजनीतिक दलहरू अब भने छ तहको संघीय संरचनालाई अपुग भन्दै जोरदार रूपमा थप तहको माग गर्न थालेका छन् नेपाली कंग्रेस र राष्ट्रिय जनमोर्चाले केही दिन यता छ तहको स्थानीय संरचना नस्वीकार्ने भन्दै तहवृद्धिको माग गरिरहेका बेला छ तहकै स्थानीय संरचनामा चित्त बुझाउने गरी जिल्लाको पुनर्संरचनामा कसिएका एमाले माओवादी केन्द्र र राप्रपा लगायतका दलहरू पनि अब स्थानीय तहको स्थानीय संरचनाको तह वृद्धिको माग गर्न थालेका छन् उनीहरूले हिजो संयुक्त प्रेस विज्ञप्ति निकाल्दै नौ तह हुनुपर्ने माग गरेका छन् तर गाउँपालिका र नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना